कोभिडेन्ट के छ यार चुरोट लेन छैन यार भर्खर सकिरहेको छ ए ल्याङ नगर्नु तसँग छैन कि आफू त ठुटा खाएर बस्यो जा उतै ठुटा बाल जा कति हल्ला गरेर बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट चुरोटै चुरोट तँलाई पनि दिउँला नगर धेरै चिन्ता ला दस रुपियाँ पाइलट लिएर आइज तिनवटा बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट चुरोटै चुरोट तँलाई पनि दिउँला नगर धेरै चिन्ता ला दस रुपियाँ पाइलट लिएर आइज तिनवटा बच्चादेखि बुढो सबले तान्छ चुरोट मैले पनि खान्छु त्यसैले गर्दैछु कुरो खल्तीमा डो नभएको बेला सल्काउँछु ढुट्टो लुकी लुकी तान्छु बाउले देख्यो भने ढुट्टो भात खाएपछि पनि चाहिने चिया खाने बेला नि चाहिने झन् साथीभाइ भेट्दा त फोकटमा पाइने त्यो फोकटमा पाएको चुरोट मजाले खाइदे खुसु धुवा गोलो गोलो धुवा मलाई पनि चुरोट त पास गर्न मुला परबाट को आइरहेछ हेर त उहाँ ओइ भाग मुला भाग यतै आयो तेरो बुवा हेर्न बाउदेखि डराएर थर र कामिरा उता हेर तेरो बाउलाई खोइ खोइ र यसको बाउले चुरोट झिक्यो फाल पनि हान्दिरा लामो ला यसको बाउले पनि चुरोट तान्दिरा बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट चुरोटै चुरोट तँलाई पनि दिउँला नगर धेरै चिन्ता ला दस रुपियाँ पाइलट लिएर आइज तिनवटा बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट चुरोटै चुरोट तँलाई पनि दिउँला नगर धेरै चिन्ता ला दस रुपियाँ पाइलट लिएर आइज तिनवटा पुलिस पनि चुरोटे ड्राइभर पनि चुरोटे पायो छोड्दै छोड्दैन बच्चादेखि बुढोले आधा रातमा उठेको चुरोट तान्नलाई रेडी थिए म त चुरोट पाएर आन्नलाई तर कप्सको फेन आयो एक्कासी सर र डर लाग्न थाल्यो मेरो जिउ काम्यो थर र रातको बेला परे कप्सको फेला भनौ गजडी खाते त कस्तो केटा होइन होइन सर म त चुरोट खान आएको खाइसके मैले घरतिर जान लाएको भन्दा भन्दै डन्ठेले हात हाल्यो मेरो खल्तीमा आधा रातमा चुरोट खान उठ्नु नै गल्ती भा मर्ने गरी थर्कायो गाला मेरो चर्कायो मेरो पैसा नि लुट्यो चाकमा दुई तिन लट्ठी पड्कायो चुरोट खाने बेला डन्ठे कहाँबाट आइदियो भएको एउटा पाइलट पनि खोसेर खाइदियो बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट चुरोटै चुरोट तँलाई पनि दिउँला नगर धेरै चिन्ता ला दस रुपियाँ पाइलट लिएर आइज चिन्ता बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट चुरोटै चुरोट तँलाई पनि दिउँला नगर धेरै चिन्ता ला दस रुपियाँ पाइलट लिएर आइज चिन्ता <laughs> ल यो चाहिँ अब चुरोट खानेहरू सबलाई नरिसाउनु हल्का मेरो तर्फबाट छ होइन बेला बेला सही हो <laughs>